समर्पण समर्पण लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैको लागि सधैँको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज चाहिँ मैले मसिनो सुनिरहेको छु कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट राममाया परियार राममायाजी के छ तपाईँको नयाँ नौलो खबर सुनाउनुहोस् हाम्रो पनि सबै सबै ठिक छ अनि खाजा खानुभयो कि नै भर्खरै खानुभएको अँ हाम्रो पनि भर्खरै भएको हुन्छ राममायाजी कार्यक्रममा हुनुहुन्छ आज कहाँ कसलाई सम्झिने धन्यवाद हजुर हुन्छ र जी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट राममाया फरियार आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने हामी आज हामी नेपाली लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँको दिनभरिको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्नेछु र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सुस्मिता लामा सुस्मिताजी के छ तपाईँको नयाँ नौलो खबर सबै पुरानो है अनि खाजा खानुभयो कि नै हाम्रो पनि भइसक्यो भन्नु पऱ्यो अनि के कसरी बिताइरहनु भएको छ नि आजको दिन बसी बस गरेर बिताइरहनु भएको छ हुन्छ कार्यक्रममा हुनुहुन्छ आज कस कसलाई सम्झिने धन्यवाद Mm-hmm. हुन्छ सुस्मिताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सुस्मिता लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झना समर्पण राखेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने आज लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ र तपाईँ काममा व्यस्त हुनुहुन्छ होला त्यो कामको व्यस्तताको थकानलाई थोरै भए पनि एकैछिन पर राखेर कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिदिन अनुरोध गर्दछु कार्यक्रममा तपाईँलाई पनि आउनु मन लागेको छ भने शून्य चौवन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ छ र हामीले दुईवटा टेलिफोन खुल्ला गरिराखेका छौँ तपाईँकै लागि तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजी अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म र कार्यक्रममा अब भने एउटा मिठो लोकदोहोरी भाका सुन्ने बेला भएको छ र यो भाकापछि फेरि उपस्थित हुने नै छौँ अब क्रममा तपाईँको लागि यो मिठो भाका जस्तो प्रीति माया उकाली ओराली धाइयो माया पाइयो अब त के चाहियो निकै नै रमाइलो लोकदोहोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आएर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पण व्यवसाय मात्र एक एकमात्र रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासम्म आउने गर्छ हरेक दिन दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म आउने गर्छ र कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ भने दुईवटा टेलिफोन फटाफट डायल गर्नुहोस् र कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् मलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सिद्धि नेवाटारबाट प्रथम तामाङ सिद्धि नेवाटारबाट प्रथम प्रथम चाहिँ के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ नि प्रथम चाहिँ कतिको प्रथम हुनुहुन्छ खासै हुँदैन नाम मात्रै हो ए नाम मात्रको प्रथम है होइन कुनै न कुनै कुरामा त भइहाल्छ नि होइन प्रथमजी सबै कुरामा हुन नसके नि कुनै कुरामा त भइहाल्छ नि होइन अनि खाजा भयो कि नै खाजा भएको छैन पक्कै पनि कार्यक्रम सकिने लगतै हुन्छ होला होइन हुन्छ प्रथमजी कार्यक्रममा आउनु भएको छ आज कहाँ कसलाई सम्झिने हुन्छ प्रथमजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि आफ्नो उपस्थित जनाउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला सिद्धि नेवाटारबाट प्रथम तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो सम्पर्क विच्छेद भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा भाका सुन्ने बेला भएको छ यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच र कार्यक्रम अर्पण समर्पणको व्यवसायसँगै रहनुहोला lagi सानो चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ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 किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस मेरो आफ्नै सान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spares part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ जुटपानी चाडबाट गणेश भट्ट गणेशजी धेरै दिन हराउनु भयो नि त तपाईँ त ए अनि केमा व्यस्त हुनुहुन्थ्यो नि ए धरो भाला है जुटपानीतिर त रोपाई त ए हुन्छ गणेशजी कार्यक्रममा व्यस्तता कारणले पनि कार्यक्रममा उपस्थित भइदिनु भयो खुसी लागेको छ आज को कसलाई सम्झिने हुन्छ गणेशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि आफ्नो उपस्थित जनाउँदै होला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला जुटपानी चाडबाट गणेश भट्ट आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाइराखेको छु हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज चाहिँ मैले सानो सुनिरहेको छ फेरि एकचोटि भनिदिनु पर्ने भयो अब मेघनाथजी के छ तपाईँको नयाँ नौलो खबर अनि तपाईँलाई चाहिँ कतिको असारे रोपारले छोएको छ ए हुन्छ मेघनाथजी कार्यक्रममा हुनुहुन्छ आज कसलाई सम्झिने धन्यवाद हुन्छ मेघनाथजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला रनपाबाट मेघनाथ नेउपाने आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झ माया गर्नुहुन्छ र तपाईँकै सम्झना समर्पण लिँदा लिँदै आजको कार्यक्रमबाट विधा माग्ने बेला भइसकेको छ जेलसम्म रेडियो अर्पण एक सय चार थप्लो पाँच हज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको अवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भण्डाराबाट राममाया परियार खोराकबाट सुस्मिता लामा सिद्धि नेवाकोटीबाट थम तामाङले जुटपानी चारबाट गणेशबाट अन्तिममा फोन गर्ने साथी भाट्य मेकनाथ न्युपानेले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै यतिसम्म मेरो आवाजलाई रेडियो सेट वा मोबाइल सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म मगर पनि पृष्ठभूमिमा यो लोकधोरी भाकालाई कार्यक्रममा अगाडि बढाउँदै आजको कार्यक्रम भाट्य म बिदा हुन्छु नमस्कार को हुनुहुन्छ मेरा दुई नयना रुँदा पनि आखिर केही भएन यहाँ भन्दा नि कति रुनु छ यति माया